एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी प्रस्तुता कल्पना भट्टराई नमस्कार विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ नेपालका सबै ठाउँ अनि सबै नेपालीको विचार अटाउने नेपाल चौतारीमा आज हामीले रोजेको विषय हो शिविरका लडाकु पार्टीको विस्तारित बैठकमा सहभागी गराउनु कति औचित्यपूर्ण छ हामीसँग स्टुडियोमा पाउन हुनुहुन्छ द्वन्द विश्लेषक शोभाकर करूबराथोकी नेपाल चौतारीमा तपाईँ पनि आफ्ना विचार प्रश्न भोगाई हामीलाई राख्न सक्नुहुन्छ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 थपिएको समयमा पनि शान्ति र संविधान निर्माण प्रक्रिया पूरा हुनेमा आशंका बढ्दो छ शान्ति प्रक्रियाको एक पक्ष ए नेकपा माओवादी सरकारको नेतृत्व र प्रतिपक्षी भूमिकामा समेत रहिसक्यो अस्थायी शिविरमा रहेका उसका सेनाका लडाकुलाई सेना समायोजन विशेष समिति मातहतमा राख्ने समायोजन र पुनर्स्थापनामा लैजाने सहमति गरिसक्यो विस्तृत शान्ति सम्झौता बमोजिमका प्रक्रियाहरूमा माओवादी सहमत भइरहेको छ तर आजदेखि गोर्खामा शुरू हुने माओवादीको विस्तारित बैठकमा राज्यको सुविधा लिएर बसेका लडाकुलाई सहभागी गराउने भनिएको छ यसप्रति अरू राजनीतिक दलले आपत्ति जनाएका छन् अनमिनले पनि माओवादीलाई आपत्ति पत्र पठाएको छ तर माओवादीले शान्ति प्रक्रियालाई सकारात्मक बनाउन सहयोग पुग्ने दावी गरेको छ राज्यको सुविधा लिएका लडाकुहरूलाई पार्टीको बैठकमा प्रतिनिधि बनाउनु विस्तृत शान्ति सम्झौता अनुकूल छ सरकारको तलब भत्ता खाएकाहरू पार्टी विशेषको भेलामा सहभागी गराउन पाइन्छ कि पाइँदैन यिनै प्रश्नको सेरोफेरमा रहेर आज हामी छलफल गर्दैछौ हामीलाई फोन गर्नुहोस् सोह्र साठी शून्य एक तीन चार पाँच छ सातमा मोबाइल प्रयोग गर्ने श्रोताले एसएमएस गर्न सक्नुहुन्छ यसका लागि एनसी टाइप गरी एसएमएस दिनुहोस् अनि आफ्नो प्रश्न वा विचार लेखेर हाम्रो नम्बर पाँच पाँच शून्य शून्यमा एसएमएस गरिदिनुहोस् हामीसँग स्टुडियोमा पाउन हुनुहुन्छ द्वन्द विश्लेषक शोभाकर बथकी शोभाकरजी यहाँलाई कार्यक्रममा स्वागत छ धन्यवाद विस्तृत शान्ति सम्झौता को दफा एक पाँच एकमा चाहिँ कुनै पनि राजनीतिक दलको पार्टीको बैठकमा चाहिँ उसका सेनाको अथवा यो यो समायोजन गर्न राखेका सेना सेना अथवा यता राज्यको सेना कसैलाई पनि सहभागी गराउन नपाउने भनेर भनिएको छ होइन अहिले अब आजदेखि माओवादीको विस्तारित बैठक हुनेमा चाहिँ माओवादीले शिविरमा राखेका लडाकुलाई सहभागी गराउने भनिएको छ यो के भयो मुख्यतया के हो भने अब शान्ति सम्झौताले को शान्ति सम्झौताको हस्ताक्षर गर्ने समयमा र शान्ति सम्झौताको प्रावधान अनुसार चाहिँ के हो भने माओवादी लडाकुहरूलाई क्यान्टोनमा राख्ने निर्णय गरियो क्यान्टोनमेन्टमा राखेपछि त्यसको एउटा आशय नै के थियो भने माओवादीको राजनीतिक सङ्गठन र सैनिक सङ्गठनलाई छुट्याएर राख्नु राख्नुपर्छ भन्ने अवधारणा नै हो त्यसै अनुसार राखियो र त्यसले गर्दा एउटा के देखिन्थ्यो भने सैनिक क्षेत्रमा जुन अब माओवादी लडाकुहरू युद्धमा लागेका प्रत्यक्ष रूपमा सैनिक नेतृत्वमा थिए या सैनिकको जिम्मेवारी निर्वाह गरिरहेका थिए क्यान्टोनमेन्टमा गए त्यसको अब त्यसको भेरिफिकेसन गर्ने अरू काम त्यो अर्को पाटो भयो त्यसपछि भयो र अर्को रह्यो के भने राजनीतिक संगठन राजनीतिक संगठनमा आउनेहरू राजनीतिमा लाग्नुभयो त्यसै अनुसार संविधान सभामा पनि निर्वाचनमा भाग लिनुभयो निर्वाचित भएर आउनुभयो संविधान सभामा हुनुहुन्छ र अर्को प्रभाव रहेको सैनिक सङ्गठन जुन क्यान्टोनमेन्टमा रह्यो अब अहिले आएर के भयो भने अब उहाँहरूको अलिकति यो चाहिँ सुरुदेखि समस्या पनि छ किनभने द्वन्द्वकालमा पनि माओवादीको राजनीतिक सङ्गठन र सैनिक राजनीतिक नेतृत्व र सैनिक नेतृत्वको बिचमा चाहिँ यो दुवैतिर छन् एउटै मान्छे दुवैतिर रहेको स्थिति छ त्यो पछि आइसकेपछि शान्ति प्रक्रियामा शान्ति सम्झौतामा हस्ताक्षर भइसकेपछि त्यसलाई पूर्ण रूपमा छुट्याइनु पर्थ्यो कतिपयका हकमा चाहिँ खास गरी उपल्लो स्तरमा रहेका नेतृत्वमा चाहिँ छुट्याइयो र उहाँहरू चाहिँ राजनीतिक नेतृत्व लिन जानुभयो सैनिक नेतृत्व सैनिक नेतृत्वमै रहनुभयो तर के भने अलिकति जस्तो राज्य स्तरको अहिलेको भन्दै भनिएको छ राज्य स्तरको आउँदाखेरि उहाँहरूको चाहिँ नेतृत्व यताउता दुवैतिर रहिरह्यो त्यसले गर्दाखेरि अहिले झन् व्यावहारिक समस्या पनि आएको छ र अब यो एउटा व्यावहारिक समस्या रह्यो तर के भने साँच्चीकै एउटा सैद्धान्तिक र साँच्चीकै शान्ति प्रक्रियाका प्रतिबद्धता जाहेर गर्ने भने राजनीतिक संगठन राजनीति र सैनिक नेतृत्वलाई छुट्याइनुपर्छ र अहिले पनि के गर्नु पर्थ्यो भने यो अब अब व्यावहारिक रूपमा कति सम्भव थियो थिएन अब उहाँमा एकीकृत नेकपा माओवादीले जान्ने कुरा भयो तर के भने सैद्धान्तिक रूपमा शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने एउटा पक्षधर र शान्ति प्रक्रियाप्रति प्रतिबद्ध भएको एउटा भएको एउटा प्रतिबद्ध भएको दलको एउटा रूपमा दलको एउटा रूपमा अगाडि आउनु थियो भने मलाई लाग्छ यो क्यान्टोनमेन्टमा रहेका सैन्य नेतृत्वमा रहेकाहरूलाई सहभागी नगराएको भए हुन्थ्यो यो मलाई लाग्छ नैतिक रूपमा पनि राजनीतिक रूपमा पनि सैद्धान्तिक रूपमा पनि एउटा मलाई लाग्छ उहाँहरूको एउटा नै हाई हुन्थ्यो उहाँहरूको एउटा राजनीतिक प्रतिबद्ध नै माथि रहन्थ्यो शान्ति सम्झौताको पनि विपरीत भयो त्यसो भए अन्मिलले पनि पत्र काटिसकेको छ अन्मिलले पत्र पठाएको छ अनि राजनीतिक दलहरूले यसमा आपत्ति जनाउनु भएको छ अब यसलाई अब शान्ति प्रक्रियाको पूर्ण रूपमा विपरीत भयो भनौँ भनेपछि पनि फेरि के छ भने अब यहाँ अर्को फेरि माओवादी लडाकुहरूको व्यवस्थापन सम्बन्धी अर्को एउटा सम्झौता छ त्यो सम्झौतामा प्रतिबन्धित गरिएका गतिविधिहरू भनेर चाहिँ हेर्दाखेरि राजनीतिमा चाहिँ जान पाइँदैन भन्ने चाहिँ लेखा कतै छैन अब यो कुरा के नैतिक रूपमा मान्ने कुरा होस् सैनिक नेतृत्वमा रहिसके एउटा एउटा भनौँ न एउटा सैनिक नेतृत्वमा रहिसकेपछि फेरि अब राजनीतिमा सबै हुनुहुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ यसले एउटा विवादको सिर्जना गरेको छ सँगसँगै के हो भने सैनिक नेतृत्वमा रहेका क्यान्टोनमेन्टमा रहेका लडाकुहरू अब भोलि समायोजन प्रक्रिया अगाडि बढ्यो भने उहाँहरू त राज्यका सुरक्षा निकायमा समायोजन हुने उम्मेद्वारहरू हो त्यो उम्मेद्वारहरू भइसकेको कारणले अहिले फेरि राजनीतिमा सक्रिय हुनु भनेको मलाई लाग्छ त्यसले उहाँहरूको एउटा आफ्नै पनि एउटा जुन एउटा करियर हुन्छ नि राजनीतिकमा लाग्नेहरूलाई पनि यसलाई असर असर गर्छ सँगसँगै नि स्वयं हुन राष्ट्रिय सुरक्षा निकायतिर समायोजन हुन चाहनेहरूलाई पनि यसले प्रभावित पार्छ त्यसले गर्दा मलाई लाग्छ यो राजनीति र सैनिकलाई सङ्गठनहरूलाई चाहिँ छुट्टा छुट्टै राख्नु पर्थ्यो र मलाई लाग्छ त्यसै अनुसार यसलाई माओवादले एकीकृत नेकपा माओवादले पनि मेरो हिसाबले हेर्दाखेरि यसमा यो यो विस्तारित बैठकमा सहभागी नगराउनु राम्रो हुन्थ्यो र सँगसँगै यसलाई शान्ति प्रक्रियाको अब बुधागत रूपमा उल्लङ्घन भयो भएन भन्दा पनि यो बजारका नैतिक रूपमा चाहिँ साँच्चीकै भन्यो भने यो चाहिँ शान्ति सम्झौताको अवधारणा र त्यो चाहिँ चाहिँ विपरीत चाहिँ पक्कै पनि हो अहिले पछिल्लो यो सहमतिकै कुरा गर्ने भने सेना समायोजनको पछिल्लो सहमतिको छलफलहरूमा सहमति हुने भनिएकोमा चाहिँ अब शैक्षिक अवकाश लिनेर पनि अनि लिने अनि पुनर्स्थापन हुन जाने र समायोजन हुन जानेलाई छुट्याएर राख्ने भनेर भनिएको छ अब मतलब यसरी यो राजनीतिक भेलामा बैठकमा सहभागी गराउँदाखेरि त्यसको ऊ हो यो के प्र्याक्टिस अथवा त्यो के गर्न खोजेको त्यो हो कि होइन अब एकीकृत नेकपा माओवादीले भनेको कुरा चाहिँ के छ भने अब यो माओवादी लडाकुहरूको भविष्यका विषयमा पनि कुरा हुन्छ त्यसले गर्दा उनीहरूको उपस्थितिमा यो विषयमा कुरा हुनु चाहिँ राम्रो हुन्छ त्यस कारणले हामी पनि सहभागी गराउँदैछौँ भन्ने कुरा एउटा तर्क अगाडि सारेको छ अब कतिपय अवस्थामा जायज पनि देखिएला तर के भने अब एउटा प्रक्रिया समायोजन पुनर्स्थापनाको को, को कुरामा जब प्रक्रिया अगाडि बढिरहेको छ त्यहाँ सैद्धान्तिक सहमतिका केही भनौँ नजिक नजिक पुगेको छ मलाई चाहिँ पूर्ण सहमति भएको जस्तो लाग्दैन भएको बाहिर आइहाल्थ्यो सार्वजनिक हुन नसकेको अवस्था छ जस प्रक्रियामा छ धेरै नजिक पुगिसकेको छ त्यो पुगिसकेको प्रक्रियालाई पनि यसले अवरोध चाहिँ पार्छन् किनभने अब एकातिर समायोजनको कुरा पनि गर्ने एकातिर पुनर्स्थापनाको हुन चाहिने पनि गर्ने त्यसको राज्यबाट पुनर्स्थापना हुन चाहनेलाई खालको अब सम्मान स्वरूप भनौँ अब यो क्षतिपूर्ति दिने या हुन उहाँहरूको योगदानको कदर स्वरूप चाहिँ केही अब राहतको कार्यक्रमहरू दिने भन्ने एकातिर भएपछि अर्कोतिर फेरि राजनीतिमा पनि म सक्रिय रहन्छु भन्ने कुरा चाहिँ मलाई लाग्छ अलिकति अलिक अमिल्दो कुरा अलिकति बेमेल खाने विवादास्पद कुरा देखिन्छ त्यसले गर्दा मलाई लाग्छ सबैभन्दा राम्रो कुरा के हो भने अझै पनि समय छ मलाई लाग्छ उद्घाटन सत्रपछि एकीकृत नेकपा माओवादीले माओवादी लडाकुहरूलाई उद्घाटन सत्रमा चाहिँ हामी सहभागी गरायौँ त्यसपछि चाहिँ हामी अझै पनि अब अब मुख्य राजनीति छलफलमा उहाँहरूलाई चाहिँ हामी सहभागी गराउँदैनौँ भनेर अझै पनि आउन सक्यो भने मलाई लाग्छ यसले उहाँहरूको राजनीति उचाइ नै अगाडि बढ्छ माथि बढ्छ यो हजार बाह्र सयको हारानीमा सहभागी गराउने भनिएको छ बाहिर सङ्ख्याको हिसाबले हेर्दाखेरि पनि यति ठुलो सङ्ख्या मतलब अब कुनै एउटा निश्चित समयका लागि उनीहरू शिविरबाट क्यान्टिनबाट निस्किन अथवा विधामा बस्न पाउने पनि भनिएको छ भन्न त पाउँछन् होइन तर यति ठुलो सङ्ख्यामा एकैचोटि निकाल्दाखेरि यो पनि के प्रक्रियाको त अनुकूल त भएन नि अब यस पनि के छ भने बाह्र पर्सेन्ट चाहिँ विधामा लिएर जान सक्ने भनेको छ अब कुन तहका कसरी जाने अब तपाईँ तल्लो स्तरको हेऱ्यो भने जम्मा भनौँ न अब सबैभन्दा तल्लो स्तरको त अब बाह्र पर्सेन्ट भन्दा भन्यो भने त्यहाँ अब ठुलै समूह बाँकी रहन्छ त्यसलाई ठुलो नदेखिएला तर अब सबै मथिल्लो स्तरका नेतृत्वहरू चाहिँ बाह्र पर्सेन्ट गइदियो भने मलाई लाग्छ तल्लोको भन्दा कोही बाँकी नै रहँदैन अर्को कुरा के भने बाह्र अब जो बाह्र पर्सेन्ट बाहिर निक्लिन्छ विधामा गएको बेला आफ्नो खुसी जे पनि गर्न पाए त गर्न त पाइन्छ नै भन्ने जस्तो अघि पछिल्लो समयमा चाहिँ चिन भ्रमणको कुरामा पनि उठेको थियो विधा लिएर त हामी आफू जहाँ गए पनि त भयो नि भन्ने कुरा थियो अब त्यो हो बिदा लिएर मान्छे आफ्नो आफ्नो आफू खुसी कामहरू गर्न पाउँछ तर पनि के हो भने सँगसँगै के हो भने एउटा राज्यको भनौँ न अब राज्यको सुविधा लिएर बसेको अब राज्यको निकाय त होइन अहिले पनि राज्यको सुविधा लिएर क्यान्टिनमा बसेको भइसकेपछि अब बिदा लिएर जाँदा पनि गर्ने सीमाहरू चाहिँ हुन्छन् अब त्यसमा सीमाहरू के आचार संहिताहरू के छन् आचार संहिता के हुन सक्छन् जस्तो कुरो एउटा एउटा निजामती कर्मचारी छुट्टीमा गएर अब राजनीतिक प्रचार र कुनै राजनीतिक दलको प्रचार प्रसार गर्न पाउँछ कि पाउँदैन भन्ने पनि आउन सक्छ त्यसो हेर्दाखेरि मलाई लाग्छ केही निश्चित सीमाहरू हुन्छन् आफ्ना घरायसी कामका सिलसिलामा त्यो विदेश या जुनसुकै ठाउँमा गए पनि केही फरक पर्दैन तर पनि के भने अलिकति राजनीतिक रूपमा पनि असर गर्न सक्ने सँगसँगै गएर उसको आफ्नो व्यक्तिगत रूपमा अब आचार संहिता लिखित रूपमा नभए पनि आचार संहिता मान्नुपर्ने र सीमाहरूभन्दा माथि गएर लाई नागेर चाहिँ कुनै काममा सहभागी भयो भने मलाई लाग्छ त्यो आपत्तिजनक नै हुन्छ र त्यसले गर्दाखेरि अहिले पनि यो बाह्र पर्सेन्ट छुट्टी लिएर अब पूर्णत राजनीतिक सम्मेलनमा जानु भनेको मलाई लाग्छ अलिकति आपत्तिजनक नै हुन्छ भनेपछि त राजनीतिक दलले उठाएको जुन अब अरू सरकार अथवा यता माओवादी यताका दलले उठाएको आपत्तिजनक मिलले उठाएको आपत्तिजनक भनेको त स्वाभाविक कुरा भयो अहिलेको सन्दर्भ हेर्दाखेरि त यसलाई मान्नु पनि पर्छ किनभने अब कुनै एउटा निश्चित राजनीतिक दलको राजनीतिक भेलामा चाहिँ अब त्यो क्यान्टोनमेन्टमा रहेका जसलाई चाहिँ एउटा माओवादी लडाकुहरूको भनेर चाहिँ परिचय पत्र दिइसकिएको छ अन्त संयुक्त राष्ट्रसङ्घले दिइसकेको छ तिनीहरू चाहिँ बाह्र पर्सेन्ट छुट्टी लिएर फेरि समूहगत रूपमा एकै ठाउँमा जानु भनेको त्यो अलिकति मलाई लाग्छ अब लिखित रूपमा नहुन सक्छ कुनै हो भने हामी शान्ति सम्झौता र माओवादी लडाकुहरूको व्यवस्थापन सम्बन्धी सम्झौता रेट्यो भने कहाँ जाने कहाँ नजाने भन्ने कुरा लेखा पनि छैन अब त्यसले गर्दा त्यसलाई अब छैन भनेर जे पनि गर्न त पाइँदैन होला नि त त्यसको पनि आफ्नो अनुशासनका त केही निश्चित दायराहरू हुन्छन् हामी आफै व्यक्तिगत रूपमा हेऱ्यौँ भने पनि कहाँ जाने कहाँ जाने त हाम्रा केही निश्चित अनुशासनका दायराहरू छन् नि त त्यसले गर्दा मलाई लाग्छ त्यो आफै जान्नुपर्ने कुरा स्वविवेकले छुट्याउनु पर्ने कुराहरू पनि हो त्यसले गर्दाखेरि अब जसरी हेर्नुहोस् ठुलो सङ्ख्यामा भनौँ माओवादी नेतृत्वको बसो एकछिनलाई भनौँ त माओवादी जनसेनाको जनमुक्ति सेनाको अब पासाङ जानुभयो अरे उहाँ राजनीतिक सङ्गठन प्रतिनिधि राजनीतिक सङ्गठनमा पनि हुनुहुन्छ मलाई लाग्छ त्यो त्यति ठुलो विषय नहोला तर के अरे विषय ठुलो किन भएको भने जसरी समूहगत रूपमा राजनीति भेलामा जसरी सहभागी गराइयो र नीतिगत निर्णयका आधारमा त्यो कुनै फेरि त्यो उहाँहरू राजनीतिसँग हुनुहुन्छ त्यो स्वाभाविक रूपमा हुनुहुन्छ भन्दा पनि निर्णय नीतिगत निर्णय गरेर नै सहभागी गराउनु भनेको मलाई लाग्छ अलिकति यसले मलाई लाग्छ राजनीतिक रूपमा एकीकृत नेकपा माओवादीलाई अलिकति उनीहरू घाटा नै पुर्याउँछ जस्तो लाग्छ मलाई चाहिँ त्यो उनीहरूले भन्यो भने चाहिँ त्यो सकारात्मक रिजल्ट आउँछ अथवा काउन्सिलिङ हामीले पोलिटिकल काउन्सिलिङ गरिसके पछाडि उनीहरूलाई समायोजनलाई सहयोग पर्छ भने उनीहरूको तर्क छ नि यो कतिको यो तर्कमा तर्क अब यसलाई पूर्णत पूर्ण रूपमा गलत भन्न पनि मिल्दैन कतिपय कुरा अब माओवादी लडाकुहरूको व्यवस्थापन र समायोजनको कुरा प्राविधिक नभएर राजनीतिक विषय पनि छ राजनीति विषय पनि भएको कारणले राजनीतिक रूपमा यस्तोको आफ्नोभित्र टुङ्गो लगाइयो भने उनीहरूलाई सहज रूपमा निकास निकाल्न सकिन्छ भन्ने लागेको हुन पनि सक्छ उहाँहरू मलाई लाग्छ त्यसलाई राम्रै एउटा सकारात्मक दृष्टिकोणले नै हेरिसक्नु भएको होला तर के भने आफूले हेरेर मात्रै भएन अरूले कसरी हेरिरहेको छ भन्ने कुरा पनि हुन्छ त्यो व्यवहारमा अरूले बुझ्दाखेरि देख्दाखेरि कस्तो अनुभूति हुन्छ भन्ने कुराले फरक पार्छ त्यसले गर्दाखेरि माओवादी लडाकुहरूको अहिलेको सम्मेलनमा सहभागिता चाहिँ मलाई लाग्छ कतैबाट पनि अलिकति यो पाच्य भएको जस्तो देखिँदैन त्यसले गर्दाखेरि आफूलाई नै राजनीतिक रूपमा अलिकति उचाइ बढाउने सँगसँगै गएर त्यो माओवादी लडाकुको विषयकै कुरा गरिन्छ भन्ने कुरा जुन छन् त्यसलाई मलाई राजनीति बिस्तारै राजनीति भेलामै गर्नु पर्दैन थियो अन्य ठाउँमा पनि गर्न सकिन्थ्यो वा या छुट्टै छुट्टै भेला गराएर विशेष समितिसँग सल्लाह नै गरेर हामीले विषयमा कुरा गर्नुपर्ने भयो हामी नेतृत्व स्तरको हामी एउटा भेला गराउँदैछौँ भनेर हामीलाई सरसल्लाह गरेर अन्यसँग सहमति लगेरै गरेको भए पनि हुन्थ्यो तर त्यहाँ नै गएर अब राजनीति भेलामै किन जहाँ फेरि अब तिनवटा विभिन्न फरक विचारहरूको पुरा छलफल हुँदैछ भनिएको छ त्यहाँ भेला गराउनुले मलाई लाग्छ त्यति राम्रो उहाँहरूले त राम्रै सकारात्मक दृष्टिकोण राखेको पनि हुन सक्नुहुन्छ तर के भने बाहिरबाट हेर्दा भनौँ न अन्य राजनीतिक दलहरू अन्तर्राष्ट्रिय निकायहरू भने अरू यस यस क्षेत्रमा काम गर्ने निकाय व्यक्तिहरूले हेर्दाखेरि मलाई त्यति राम्रोसँग देखिएको देखिँदैन हामीलाई टेलिफोन सम्पर्कमा केही सहभागी हुनुहुन्छ पजन कडेल हुनुहुन्छ बागलुङबाट पजनजी कार्यक्रममा स्वागत छ हजुर पजन होइन राजन कडेल माफ गर्नु होला राजनजी तपाईँको नाम यस्तै यहाँ लेखेर पठाउनु भएको रहेछ त्यही भएर भन्नुहोस् राजनजी हजुर यो के म एउटा यो एउटा क्वेसन राख्न चाहन्छु कस्तो भनेपछि अलि अस्ति यो नेपाली सेनाले यो प्राविधिकमा भर्तीले भर्तीले यो लिने काम गर्यो नि त्योमा यो नेपाली यो माओवादीको जनसेनाको जुन क्यापेबल क्यान्डिडेटहरूलाई लिएर यो देशको आर्थिक स्थिति हाम्रो नाजुक छँदा छँदै त्यो आर्थिक स्थितिलाई मजबुत गराउने काम प्लस त्यहाँबाट अब समायोजन पुनर्स्थापनाको काम अगाडि बढ्ने हुने थियो जस्तो लागेर नेपाली सेनाले बाहिरी पब्लिकलाई लिनुभन्दा त्यहीँभित्रको जो क्यान्डिडेट क्यापि क्यापेबल छन् नि तिनीहरूलाई लिएको भए नेपाल सरकारले लिन सक्ने कन्डिसन छ छैन सक्ने थियो भने किन यो पब्लिकलाई लिन चाह्यो देशको अहिले कन्डिसन यस्तो कन्डिसनमा आएर नेपाल सरकारले त्यस्तो निर्णय गर्नु कतिको उचित न्याय उचित हो होइन तपाईँसँग यो क्वेसन राख्न चाहन्छु हजुर यहाँको एकदम सान्दर्भिक प्रश्न छ यो हो अब नेपालको नेपालको सेना अब चाहियो भन्दा ठुलो छ भन्ने कुरामा सबै यस क्षेत्रमा काम गर्ने विश्लेषकहरू हामी भनिरहेका छौँ अब त्यसले गर्दा हामीले के भनिरहेका छौँ नेपालको सुरक्षा क्षेत्र निकाय छ निकायहरू खासै नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान विभाग यो सबै निकायहरूको चाहिँ एकचोटि पूर्ण रूपमा मूल्याङ्कन गरौँ र यसको देशको आवश्यकता अनुसार कुन संख्या चाहिने हो त्यसका आधारमा चाहिँ जस्तो नेपाली सेनाको कुरा यहाँले ल्याउनु भयो नेपाली सेना देशलाई चाहिने कति हो शान्ति सेना पठाउन चाहिने कति हो देशको बाह्य सुरक्षाबाट जोगाउनलाई सार्वभौम सत्ता भनौँ अखण्डता जोगाउनको लागि कति चाहिने हो त्यसपछि गएर प्राकृतिक प्रकोप नियन्त्रणको लागि कति चाहिने एउटा चाहिँ निपेड गरेर निश्चित संख्या निर्धारण गरौँ त्यसपछि मात्रै यो नयाँ भर्ना प्रक्रिया अगाडि बढाउनु पर्छ र अब सकेसम्म चाहिँ अहिलेको जुन माओवादी लडाकुहरूको समायोजनको पुनर्स्थापन प्रक्रिया छ यसै यो प्रक्रियालाई पनि समानान्तर अगाडि बढाइयो भने हाम्रो चाहिँ चाहियो भने सेना ठुलो पनि हुँदैन महँगो पनि हुँदैन राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सक्ने हुन्छ भनेर हामीले कुरा उठाइरहेका छौँ तर अब यहाँनिर यो ठुलो विरोधाभास के छ भने अब हामीले भएको खाली संख्या पूर्ति गर्न पाउनुपर्छ भन्ने एकातिर छ खास गरी चाहिँ राजनीतिक नेतृत्वबाट चाहिँ सुरक्षा क्षेत्र सुधारका लागि या सुरक्षा क्षेत्र को लाई सुधारका लागि खास गरी पुनर्संरचना गर्ने कुरामा चाहिँ निश्चित नीति निर्देशन चाहिँ आउन नसकेका कारणले गर्दा यो समस्या आइरहेको छ म तपाईँले भन्नुभएको कुरामा सहमत नै छु माओवादीवादाहरूलाई नै लगेर पुरा त्यो खाली ठाउँहरू भरेको भए कमसेकम भोलि हाम्रो फेरि अनावश्यक रूपले देशका सुरक्षा निकायहरू र ठुला हुने चाहिएभन्दा चाहिएभन्दा पनि महँगो हुने हुने थिएन त्यसले गर्दाखेरि मलाई लाग्छ यतातर्फ मलाई लाग्छ हाम्रो देश नीति निर्देशक नीति निर्माण गर्नेहरू खास राजनीति दल यस विषय सोच्नुहुनेछ भन्ने मैले आशा लिएको छु मैले राजेन्द्र ओली हुनुहुन्छ बर्दियाबाट राजेन्द्रजीको सम्पर्क टुटेको हामीले सङ्केत पायौँ झङ झङ्कार बहादुर बुढा हुनुहुन्छ अछामबाट बुढाजी कार्यक्रममा स्वागत छ तपाईँलाई हजुर नमस्कार हजुर नमस्कार हजुर हजुर नमस्कार नमस्कार हजुर हजुर जुन नेकपा माओवादी र जुन सरकारको तर्फबाट दुई हजार त्रिसठी साल मक्सिर पाँच गति जुन शान्ति प्रक्रियामा सम्झौता भयो र जुन नेकपा माओवादी सेना व्यवस्थापन र समायोजनको लागि जुन शान्ति प्रक्रिया भइसकेपछि अहिलेसम्म नेपालका राजनीतिक दलहरू किन त्यो समझौता गर्न सकिएको छैन र कहिलेसम्म यो देशलाई दुधार्ने निर्णयमा र ती सेनाहरूलाई व्यवस्था गर्न सक्छ गर्न सक्छन् वा गर्न सक्दैन किन ठोस रूपमा अहिलेसम्म राजनीतिक दलहरूले निर्णय दिन सकेका छैन भन्ने मेरो जवाब छ र यी राजनीतिक दलहरूले तुरन्त ठोस निर्णय दिएर देशमा तुरन्त निकास दियोस् र ती सेना व्यवस्थापन र तिनीहरूलाई समायोजन प्रक्रियामा किन त्यो शान्ति सम्झौताभन्दा बाहिर गएर अल्झिरहेका छन् ती राजनीतिक दलहरू भन्ने छ अब यहाँले उठाउनु भएको कुरा किन सक्दैनन् भन्ने कुरा नै खास गरी अब राजनीतिक स्वार्थ लुकेकै कारणले गर्दा हुन सकिरहेको छैन अर्को सँगसँगै के भने हाम्रो राजनीतिक नेतृत्वको स्वार्थ सँगसँगै अब क्षमतामा पनि अलिकति हामीले सोच्नुपर्ने भएको छ यो विषयलाई विषयलाई चाहिँ सम्बोधन गर्ने कुरामा उहाँहरूले अब माओवादी लडाकुहरूलाई सधैँ यस्तै स्थितिमा राख्न सकिँदैन यो व्यवस्थापन नै पर्छ कसरी गर्ने भन्ने कुरामा चाहिँ अहिले पनि खास गरी प्राविधिक कुराभन्दा पनि दलीय दलीय स्वार्थ र राजनीतिक स्वार्थका कारणले चाहिँ यो विवादमा अल्झेको कारणले यो चाहिँ हुन नसकिरहेको मलाई लाग्छ अब अहिले काम अरू अलिकति अगाडि बढेको छ मलाई लाग्छ यसले टुङ्गोमा पुर्याउँछ कि भन्ने चाहिँ आशा लिन सकिन्छ तर यो चाहिँ जति छिटो यस यो प्रक्रियालाई माओवादी लडाकुहरूको समायोजन र पुनस्थापना प्रक्रियालाई अन्त्य गर्न सकिन्छ यसलाई सम्बोधन गर्न सकिन्छ त्यति नै देशका लागि राम्रो हुन्छ सधैँ यो दोधारी नीतिमा राख्न दोधारी स्थितिमा राख्न सकिँदैन बुटोलबाट हुनुहुन्छ लक्ष्मण मिठास लक्ष्मणजी कार्यक्रममा स्वागत छ नमस्ते नमस्ते अतिथिजीलाई पनि मेरो नमस्कार नमस्कार आज विस्तृत शान्ति सम्झौता भएको आज चार वर्ष पुगिसक्यो र अहिलेसम्म पनि देशमा सेना समायोजन हुन नसक्नु एकदम दुःखद पक्ष हो देशको शान्ति प्रक्रिया अगाडि बढ्न नसकेकै सेना समायोजन हुन नसकेको कारणले देखिन्छ र यसमा चाहिँ हामी के देख्छौँ भने अतिथिज्यू अब चाहिँ माओवादीले आफ्ना सेनाको अस्तित्व रहने गरी पुनर्संरचना सहितको नेपाली सेनामा आफ्नो लडाकुलाई समायोजन गर्न चाहन्छ भने सम्बन्धित पक्षहरू र सरकारहरू चाहिँ नि यही नेपाली सेनामै माओवादीका सेनालाई गाब्ने चाहिँ नि सोचाइमा देखिन्छन् यहाँनिर हामी के बुझ्न सक्छौँ भने दस वर्षसम्मको जनयुद्ध लडेर जुन नेपालमा गणतन्त्र स्थापना भयो त्यो गणतन्त्र स्थापना हुनुमा पनि तपाईँको चाहिने विद्रोही सेनाहरूको हात एकदम ठुलो देखिन्छ उनीहरूको एकदम ठुलो देन छ त्यस कारणले गर्दाखेरि हामीलाई के लाग्छ भने माओवादीले उठाएको कुरा अरू कुरा जे होला एउटा चाहिँ माओवादीले उठाएको माओवादीको लडाकु सेनाहरूको जनमुक्ति सेनाहरूको पनि अस्तित्व रहने गरी पुनर्सं संरचना सहितको नेपाली सेनामा माओवादी लडाकुहरूको समायोजन हुनुपर्छ भन्ने माओवादीको पक्ष माओवादीको विचार सही हो कि यही अहिलेको नेपाली सेना जुन रहेको छ यसैमै निशर्त रूपमा नेपाली सेनाकै नाममा माओवादीका सेनाहरूको अस्तित्व मेटाउने गरी र दस वर्षको उनीहरूको एघार वर्षसम्म लडेको देनलाई मेटाउने गरी समायोजन हुनुपर्छ भन्ने विचार राम्रो हो स्पष्ट पारिदिनु होला म अलिकति अनक्लियर छु कि यसमा हजुर यहाँले भन्नुभएको कुरा के हो भने अब कुनै पनि मुलुकमा समायोजन कुनै पनि मुलुकमा समायोजन हुँदाखेरि संस्थागत हैसियत रहने गरी समायोजन भएको त हुँदैन तर के भने विद्रोही माओवादी लडाकुहरूले जसरी दस वर्ष जनयुद्धमा आफ्नो योगदान गर्नुभएको छ राष्ट्रको लागि योगदान गर्नुभयो रूपान्तरणका लागि गर्नुभयो त्यसको सम्मान हुनुपर्छ भन्ने कुरामा विवाद छैन सम्मानजनक रूपमा समायोजन हुनुपर्छ र पुनस्थापना पनि हुनुपर्छ र त्यसका लागि अहिलेकै अवस्थामा हुनुपर्छ कि या नयाँ संरचना नयाँ संस्था नै निर्माण गरेर गर्नुपर्छ भन्ने कुरामा चाहिँ मलाई यो राजनीति निर्णय नै निर्णयको कुरा हो तर पनि के हो भने नाम जेसुकै भए पनि माओवादी लडाकुहरूको समायोजन हुँदाखेरि कुनै पनि निकायमा समायोजन हुँदाखेरि या नयाँ निकाय सिर्जना हुँदाखेरि पनि उहाँहरूको राजनीतिक रूपमा गरेको योगदान उहाँहरूले चाहिँ देशको रूपान्तरलाई गरेको योगदान र उहाँहरूको व्यक्तिगत सम्मानसहित एउटा सम्मानजनक समायोजन प्रक्रिया अगाडि बढाइनुपर्छ जसलाई जुन चाहिँ माओवादी लडाकुहरूलाई पनि स्वीकार्य होस् अरू आम नेपालीलाई पनि स्वीकार्य होस् अन्य राष्ट्रिय सुरक्षा निकायहरूलाई पनि स्वीकार्य होस् र राजनीतिक दलहरूलाई स्वीकार्य होस् सबैलाई स्वीकार्य हुने प्रक्रिया अगाडि बढाइयो भने मलाई लाग्छ यसको दिगो दिगो पनि रहन्छ र यसको संस्थागत पनि हुन्छ नत्र भने हामी फेरि यो तत्काल तत्कालको समस्या टार्ने र यो कुनै हचुवा ढङ्गले चाहिँ यो समायोजन प्रक्रिया अगाडि बढाइयो भने मलाई त्यस दिगोपन रहँदैन त्यसले गर्दा अरूको त्यसका नकारात्मक असरहरू हामीले देख्नुपर्ने हुन्छ त्यसले गर्दा मेरो तर्क मेरो चाहिँ यहाँलाई सङ्घलाई यहाँलाई सङ्घको जवाफको मेरो चाहिँ के हो भने सम्मानजनक रूपमा समायोजन र पुनर्स्थापना अगाडि बढाइनुपर्छ र जुन सबैलाई स्वीकार्य हुनुपर्छ एसएमएसबाट सोध्नु भएको छ यहाँलाई तिनजनाले सोध्नु भएको छ एउटै हाँसेको छ म एकैचोटि भन्छु यो पवन प्रवीण देवकोटाले बर्दिवासबाट सोध्नु भएको छ शान्ति सम्झौता विपरीत माओवादीले लडाकुले भाग लिँदा के असर पर्छ भन्नुभएको छ अनि मोहन पौडेलले भन्नुभएको छ लडाकु माओवादीको हो कि नेपाली जनताको अनि नवीन थापा पाल्पाबाट सोध्नु भएको छ माओवादीको निजी काममा राज्यको उहाँले राज्यको भनेर भन्नुभएको छ राज्यको यो तलब भत्ता खाएको भनेको हुनसक्छ सेना लगाउनु कतिको उपयोग हुन्छ भनेर भन्नुभएको छ अनि मूलत के हो भने सबैको यसको आशय के हो भने अब माओवादी लडाएकोहरू पूर्णत राज्यको सुरक्षा निकायमा आएको पनि छैन तर के सँगसँगै के हो भने राज्यले को राज्यले रेखदेख चाहिँ गरिरहेको छ भन्नुको मतलब के हो भने अप्रत्यक्ष रूपमा यो राज्यकै हो दोस्रो कुरा अब राज्यको कोबाट रेखदेखमा रहेका माओवादी लडाकुहरू आफ्नो दलीय आफ्नो राजनीतिक दलको राजनीतिक कार्यक्रमको सहभागी हुनुहुन्छ कि हुँदैन सक्रिय रहनुहुन्छ कि हुँदैन यो चाहिँ मलाई लाग्छ नैतिक रूपमा पनि सही होइन राजनीतिक रूपमा पनि सही हुँदैन त्यसले गर्दाखेरि के हो भने मलाई लाग्छ यसको सबैभन्दा उत्तम उपाय नै के हो भने माओवादी लडाकुहरूको समायोजन र पुनर्स्थापना प्रक्रिया अगाडि बढिरहेको अहिलेको समयमा अब यसलाई पूर्णत सैनिक संरचना र राजनीतिक संरचना पूर्णत अलग राखिनुपर्छ र तर त्यो अलग राखियो भने मलाई लाग्छ एकीकृत नेकपा माओवादीको राजनीति विश्वसनीयता अगाडि बढ्छ र मलाई लाग्छ माओवादी लडाकुहरूको समायोजन पुनस्थापना गर्न पनि सजिलो हुन्छ त्यसले गर्दा मलाई लाग्छ अब यो राजनीतिक यदि साँच्चीकै अब पुनर्स्थापित भएर पछि गएर माओवादी लडाकु राजनीति सक्रिय हुनुभयो भने कसैको यो आपत्ति उहाँहरूको व्यक्तिगत निर्णय कुरो स्वेच्छाको कुरा हो उहाँलाई त्यसमा हामीले कसरी जोर्सी गर्न सकिँदैन तर माओवादी लडाकुहरूको क्यान्टिनमा रहेको रहेरै र त्यसपछि माओवादी लडाकुहरूको परिचय पत्र बोकेरै रहेछ राजनीतिक कार्यमा सहभागी नहुनु नै राम्रो हुन्छ एकपल्ट अलिकति हैसियतको कुरा गरौँ अब माओवादीको यो विस्तारित बैठकमा भेला हुन्छन् लडाकुहरू शिरबाट निस्केर अनि अब यस पछाडि यो बैठक सकिए पछाडि उनीहरूको हैसियत के हुन्छ फेरि लडाकु नै रहन्छन् अथवा राजनीतिक कार्यकर्ता भयो हैसियत केही परिवर्तन हुने अवस्था छैन अब के भन्न सक्नु पर्यो अब अनमिन लगायत अब विशेषमा नेपाल सरकार त्यो प्रधानमन्त्री अध्यक्षतामा रहेको विशेष समिति अब माओवादी सहित जहाँ प्रतिनिधित्व छ त्यसले भन्न सक्नु माओवादीको विस्तारित भेलामा सबै सहभागी भएकाहरूको चाहिँ अब चाहिँ क्यान्टोनमेन्टमा बस्न अयोग्य रहे उनीहरू माओवादी लडाकुहरूको हैसियत राख्दैन भनेर निर्णय गर्न सकेर सक्नु पर्यो त्यो गर्न सक्ने अवस्था देखिँदैन जब किनकि त्यो फेरि यो राजनीतिमा आएर जोडिन्छ त्यसले गर्दाखेरि त्यो अवस्था नरहेको बेला अब यो अब अनेक अब राजनीतिक कोणबाट चाहिँ कसैले कारवाही गर्छु र कसैले चाहिँ हामी त्यहाँ गएर युवा दस्ताहरू युवा सङ्घहरू लगाएर हामी लखेट्छौँ भन्ने समयका जब राजनीतिक कुराहरू आइरहेका छन् मलाई चाहिँ सबै अब कुनै यो यसले मलाई केही प्रभाव पार्न पार्न सक्छ जस्तो लाग्दैन उहाँहरूको हैसियत परिवर्तनको स्थिति छैन अब परिवर्तन कति बेला हुन्छ भने कि उहाँहरूले चाहिँ अब मैले माओवादी लडाएको छोडेँ म राजनीति लाग्यो भनेर उहाँ आफै स्वयं घोषणा गरेर हिँड्नुभयो भने त्यति बेला हुनसक्छ अर्को कुरा हैसियत परिवर्तन हुने भनेको अब फिर्की अब अब कतिपय राजनीतिले उठाइरहनु भएको छ अब भेरि यो भेरिफिकेसन फेरि गर्नुपर्छ भनेर उठाउनु कि त्यो प्रक्रिया अगाडि बढाउन सक्यो भने त्यसको आधारमा डिस्क्वालिफाइड गर्न सक्नु पर्यो होइन भने पुनर्स्थापित भएर आफू चाहिँ स्वेच्छाले चाहिँ अब पुनर्स्थापित समाजमा पुनर्स्थापित हुनुभयो भने उहाँहरू त्यति बेला हैसियत समाप्त हुने न त अहिले चाहिँ उहाँहरू गएर फर्केर कसैले खोज्न सक्ने र उहाँहरू आफै स्वयंले घोषणा गर्ने अवस्था पनि छैन एकैछिन एउटा विश्राम लिने बेला भएको छ तपाईँले देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनहरूबाट प्रत्यक्ष प्रसारण भइरहेको नेपाल चौतारी सुन्दै हुनुहुन्छ नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो आजको नेपाल चौतारीमा शिविरका लडाकु पार्टीको विस्तारित बैठकमा सहभागी गराउनु कति औचित्यपूर्ण छ भन्ने विषयको सेरेफेरमा कुराकानी गर्दैछौ हामी नेपाल चौतारीमा दुई मिनटपछि फर्कनेछौं सामाजिक न्यायका लागि समतामूलक सोच एन्टिना फाउन्डेसन नेपाल अब उठ्ने बेला भयो बाबु ए हजुर उठ्नुहोस् न चिया सेलाइसक्यो ए छोरी भाइलाई मुख धुन पानी ठिक्क पारिदेऊ स्कुल जाने बेला भयो बा छोरी भाइको किताब मिलाइदेऊ सफा सर्ट लगाएर जानुहोस् है त्यहाँ खाटमा ठिक्क छ आज लुगा धुनु पर्छ अब त बाबु छोरी भाइलाई दुध कोठामा लगिदेऊ त अब के गर्ने सधैँ अरूका लागि कति काम गर्ने छोरी अब हाम्रो अधिकार खोज्ने बेला भयो सामाजिक न्यायका लागि समतामूलक सोच एन्टेना फाउन्डेसन नेपाल यहाँहरू अहिले नेपालका सबै ठाउँ अनि सबै नेपालीको विचार अटाउने नेपाल चौतारी सुन्दै हुनुहुन्छ म कल्पना भट्टराई विश्रामपछि फेरि एकपल्ट स्वागत छ शिविरका लडाकु पार्टीको विस्तारित बैठकमा सहभागी गराउनु कति औचित्यपूर्ण छ भन्ने विषयको सेरोफेरोमा कुराकानी गर्दैछौ नेपाल चौतारीमा तपाईँ पनि आफ्ना विचार प्रश्न र हामीलाई राख्न सक्नुहुन्छ हामीलाई फोन गर्नु सोह्र साठी शून्य एक तीन चार पाँच सातमा मोबाइल प्रयोग गर्ने श्रोताले एसएमएस गर्न सक्नुहुन्छ एनसी टाइप गरी स्पेस दिनुहोस् अनि आफ्नो प्रश्न वा विचार लेखेर हाम्रो नम्बर पाँच पाँच शून्य शून्यमा एसएमएस गरिदिनुहोस् हामीसँग स्टुडियोमा हुनुहुन्छ द्वन्द विश्लेषक शोभाकर थोकी एकजना सहभागी टेलिफोन सम्पर्क हुनुहुन्छ उहाँको कुरा एकैछिन सुनौ रोहित बाबु बस्नेत हुनुहुन्छ खोटाङबाट रोहितजी कार्यक्रममा स्वागत छ धन्यवाद मेरो चाहिँ के हो भने प्रश्न अब यसरी जुन लडाकुहरूलाई राजनीतिक प्रशिक्षण बिनाकै लागि भनौँ न लगिएको छ त्यसमा नेपाली सेना र अन्य पार्टीहरूले कस्तो खालको प्रतिक्रिया जनाउँछन् यसपछि अब भविष्यमा अब राजनीतिक अवस्था यस्तो जन्जिल भइरहेको अवस्था कतातिर मोड मोडिन्छ मेरो एउटा प्रश्न अनि दोस्रो भनेको लडाकुहरूलाई एकचोटि भनिएको थियो जङ्गलको सुरक्षालाई खटाइने भनिएको छ त्यतिखेर पनि जङ्गलको सुरक्षा खटाइयो भने पनि फेरि यस्तै राजनीतिक प्रशिक्षण दिन सकिन्छ होला त्यही लडाकु नै मात्रै खटाइयो भने त्यसमा सबै मिलाएर खटाउँदाखेरि चाहिँ हुन्छ कि भन्ने मेरो अर्को विचार हो त्यसमा तपाईँको विचार चाहिँ कस्तो छ एउटा तपाईँले कस्तो प्रतिक्रिया आउँछ भनेर राजनीतिक दलहरूले एकीकृत नेकपा माओवादी बाहेकका महत्वपूर्ण राजनीतिक दलहरूले यसमा विरोध गरिसक्नु भएको छ उहाँको अब औपचारिक भनाइ आइसकेको छ नेपाली सेनाको अब अहिलेसम्म मलाई लाग्छ औपचारिकमा कुनै भनाइ आएको छैन मलाई लाग्छ यसमा अब मलाई लाग्छ त्यति सन्तुष्ट सन्तुष्ट या खुसी छ जस्तो मलाई लाग्दैन उहाँहरूले पहिलेदेखि नै अब अहिले राजनीतिक रूपमा बाहिर सार्वजनिक रूपमा आए पनि नआए पनि सेनाको एउटा भनाइ के हो भने राजनीतिक रूपमा प्रशिक्षित लडाकुहरूलाई चाहिँ सेनामा चाहिँ समाहित गर्न सकिँदैन भन्ने कुराको पहिलेदेखि आइरहेको आशय हो तर अहिले कुनै सार्वजनिक आएको छन् त्यसमा अहिले हामीले मलाई लाग्छ टिका टिप्पणी गर्नु उपयुक्त हुँदैन त्यसपछि तपाईँले यो जङ्गल सुरक्षाको लागि भन्नुभयो यो कुनै नीतिगत निर्णय भएको छैन कसै एउटा कुनै कहीँबाट आएको समाचार माध्यम आएको कुरा मात्रै हो किनभने माओवादी लडाकुहरूको समायोजन प्रक्रिया अगाडि बढाइयो भने राज्यका सुरक्षा निकायहरूमा गर्न सकिने भनेको कारण र अन्य कुनै नयाँ सिर्जना गरेर पनि सुरक्षा निकाय सिर्जना गरेर पनि समायोजन गर्न सकिने भन्ने कुराको त प्रावधान भएको अवस्थामा चाहिँ त्यो कुरा एउटा विकल्पको रूपमा ल्याइएको हो मलाई त्यो अब त्यसले गर्दाखेरि हाम्रो भनाइ के हो भने अब जब समायोजन प्रक्रिया अगाडि बढ्छ भनेपछि मलाई चाहिँ समस्त सुरक्षा क्षेत्र निकायहरूको मलाई चाहिँ अलिकति पुनर्संरचना पनि गर्न जरुरी छ सँगसँगै गएर किन संहितामा देश जाने भएको हुनाले पनि कतिपय सुरक्षा निकायहरूको पुनर्संरचना पनि आवश्यक छ त्यसले गर्दा मलाई लाग्छ त्यो पुनर्संरचनाको प्रक्रिया र समायोजन प्रक्रिया मलाई लाग्छ समानान्तरमा अगाडि बढाइयो भने मलाई लाग्छ अलिकति हामीले दि अलिकति प्रभावकारी सुरक्षा निकायहरूको हामीले सिर्जना गर्न सक्छौँ त्यसले गर्दा मलाई लाग्छ अब जङ्गलको सुरक्षालाई खटाइने कुनै निर्णय नभएको कारणले अब यस्तो नै हुन्छ भनेर मलाई लाग्छ अहिले नै आशंका गरिरहनु उपयुक्त हुँदैन होला अब यो यसरी यो सहभागी विस्तार विषयमा गराइसके पछाडि होइन उनीहरूले गराएन आपत्ति यसरी अरूले जनाउँदै जनाइरहेका छन् दलहरूले जनाइरहेछन् अनमिनले जनाइरहेको तर पनि गराउनु त गराउने नै भए भनेपछि अब गाउँछन् आउँछन् फेरि जस्तो पहिला चिन भ्रमण गए अपतिजना आए आए भतियासहित बाहिर निस्के आपत्ति यो रहे रहे यो एउटा के भन्छ भन्ने एउटा नजिर खालको बस्दै गएको हो यो यसरी मतलब आपत्ति जनाउने अन्त गरिरहने पेलेर लाने जस्तो त्यो मानसिकताले पनि काम गरेको हो अब यस के देखिन्छ भने अब एकातिर मूल कुरा त अब यो राजनीतिक रूपमा जुन विश्वासको विश्वासको जुन सङ्कट बढिरहेको छ त्यही नै त्यसको मलाई लाग्छ त्यसको परिणाम पनि हुनसक्छ यो अब माओवादी एकीकृत नेकपा माओवादी बाहेकका प्रमुख राजनीतिक दलहरू एक वा अर्को हिसाबले माओवादी लडाकुहरूको समायोजन नभइदिए हुन्थ्यो भन्ने खालको त्यो बाहिर भने पनि नभने भित्री चाहना राख्नेहरू धेरै हुनुहुन्छ सबै नहुनु होला ती राजनीति दलहरूमा तब संस्थागत निर्णय पनि सक्छ व्यक्तिगत निर्णय कुरा पनि हुनसक्छ एउटा ठुलो एउटा चाहिँ ग्रु समूह चाहिँ छ अर्कोतिर अब के छ भने अब समायोजन प्रक्रिया पनि अगाडि बढाएको छैन अब माओवादीहरूलाई पनि एकीकृत नेकपा माओवादीलाई चाहिँ खास गरी माओवादी लडाकुहरूको उचित व्यवस्थापन हुन सकेन नसकेन भने चाहिँ ठुलो यसको चाहिँ हामीले दुष्परिणाम भोग्नुपर्ने हुनसक्छ या राजनीतिक पनि घाटा लाग्न सक्छ भन्ने उहाँहरूको आकलन पनि हुन छ नभएको होइन त्यो भन्नु नभन्नु अर्को कुरा हो त्यसले गर्दा एकातिर अब यो बेला बेलामा त्यो असन्तुष्टिहरू अविश्वासहरू जो बढ्दै जाँदाखेरि अब यस्ता खालका देखा परेका छन् अब म जसो अब एकातिर एकीकृत नेकपा माओवादीले आफ्ना कार्यक्रमहरू सहभागी गराइरहेको स्थिति छ अब यो पेलेर लिने भन्ने भन्दा पनि मलाई लाग्छ एउटा चाहिँ असन्तुष्टि पोख्ने र एक खालको दबावको काम पनि गरोस् भन्ने हिसाबले पनि हुनसक्छ सँगसँगै उहाँहरूले अरू के पनि चाहिरहनु भएको छ भने अब राजनीतिक संयन्त्रबाट चाहिँ अब भोलि त सबै त समायोजन त हुनुहुन्न म समायोजनको हुनमा हुन नचाहने मान्छे पनि धेरै हुनुहुन्छ आफै पनि स्वेच्छाले पनि होला त्यहाँ अब अब को न को को हुने को नहुने अर्को कुरा हो तर के ठुलै समूह हुनसक्छ उहाँहरू राजनीतिक संयन्त्र आफ्नो राजनीतिक नियन्त्रणबाट बाहिर जान चाहिँ दिनु हुँदैन नचाह गएको सक् चाहनुहुन्न अति स्वाभाविक पनि हो भोलि गएर समायोजन त बाहिर पऱ्यो भने त्यो मान्छेलाई त राजनीतिक आफ्नो संयन्त्रमा राखिरहनुपर्छ राजनीतिक संरचनामा राख्नुपर्छ त्यसले गर्दा पनि अहिलेदेखि नै त्यो एक खालको कनेक्सनमा राखिराख्यो भने भोलि सजिलो हुन्छ भन्ने आशयले होला अर्कोतिर चाहिँ के छ भने अब सरकारमा रहेका जो असहमत हुनेहरू उहाँहरूको चाहिँ के भने अब एकदम त्यो प्रक्रियागत ढङ्गभन्दा पनि जसो उठ्नुपर्ने विषय त त्यो विशेष समितिको बैठकमा हो एकीकृत नेकपा माओवादीको बैठकमा सहभागी नभए अरू त हुन सक्नुहुन्छ त्यहाँ उठ्नु पर्थ्यो जस्तो अन्मिनले एउटा औपचारिक रूपमा लेख्यो त्यो आफ्नो एकदम अब राम्रो छ विशेष समिति नउठेर अब हाम्रो नेताहरू के हुन्छ भने आफ्ना आफ्ना पार्टीका कार्यकर्ता भेलामा भाषण गर्दै हिँड्नु अब त्यसले कुनै अस्तित्व पनि राख्दैन अब कारवाही गर्ने कारवाही गर्ने कुनै माध्यम नै अब कुनै कुनै प्रक्रिया नै छैन त्यसले गर्दाखेरि अब मलाई लाग्छ यो अलिकति अन्यत्र जब जब अविश्वास बढ्दै जान्छ अप्ठ्यारो पर्दै जान्छ असहज स्थिति सिर्जना हुँदै जान्छ अनि त्यहाँ गएर ठोक्किन्छ त्यो के भने एउटालाई दबाब दिने अर्कोले चाहिँ त्यसैलाई प्रयोग गरेर चाहिँ अलिकति भनौँ साइड लगाउने भन्ने एउटा रणनीतिक रूपमा उपयोग भएको देखिन्छ अब यसले त जस्तो शान्ति प्रक्रियाको जुन समयको कुरा गर्ने हो भने त समयलाई त यसले झन् लम्याउने पर्यो अब सन्तुष्टि अब बढ्ने दुवैतिरबाट जुन भित्री इच्छा त दुइटैको समय नहोस् चाँडो भन्ने यहाँले पनि भनिसक्नु भएको छ होइन अनि अब समय त साँच्चै अब लम्ब्याउने भयो फेरि पनि समायोजनको समायोजन प्रक्रिया हामीले भने यस्तो छिटो त्यो जतिसुकै राजनीतिक रूपमा गफ गरे पनि नि निर्णय नै भइहाल्यो भने एकछिनलाई भनौँ न जस्तो अब पछिल्लो समयमा निर्णय भनेको चार महिना अन महिनाको म्याद थपियो चार महिनामा सबै सिद्ध्याउने भनेर गरौँ अहिले सबै हुन न झन्झन् अब एक डेढ महिनामा पनि बाँकी छैन अहिलेसम्म त केही पनि भएको छैन पहिलो कुरा हाम्रो सबै अब निर्णय हुन समय लाग्छ कारण के हो भने त्यो मूल कुरालाई चाहिँ ठाउँमा राखेर सबै आफ्ना अने अरू बार्गेन गर्नुपर्ने कुराहरू त्यसलाई प्रयोग गरिन्छ र अर्को कुरा के हो भने अब ल एकछिन निर्णय नै भइहाल्यो भने पनि त्यो आज ल भोलि चाहिँ समायोजन सिद्धिन्छ भन्ने सिद्धिन्छ त प्राविधिक कुरा हो त्यसपछि जब एउटा त सैद्धान्तिक कुरा त्यसरी नीतिगत कुरा निर्णय हुने एउटा कुरा हो त्यसपछि प्राविधिक रूपमा काम गर्न त्यतिकै समय लाग्छ त्यसले गर्दाखेरि के हो भने अब भए पनि समय नै लाग्छ त्यो हप्ता दुई हप्ता एक महिनामा सिद्धिने काम पनि होइन यो अर्को कुरा के भने अब यो सुरुदेखि नै हामीले हेऱ्यौँ भनेपछि यो शान्ति प्रक्रियाको चाहिँ मुख्य अप्ठ्यारो भनेकै त्यहीँ देखिन्छ अब अरू भनेको मलाई लाग्छ अब होला जस्तो नेपाली कङ्ग्रेसले जहिले पनि जग्गा कब्जाको कुरा उठाइरहेको हुन्छ अब पीडितहरूले चाहिँ न्यायको कुरा उठाउला तर लडाकुमा गएर ठोकिएछ अन्तिममा गएर फेरि त्यसले गर्दा एउटा समाज समायोजन प्रक्रिया समय लाग्छ मलाई लाग्छ त्यसलाई जबसम्म राजनीतिक रूपमा इमान्दारीका साथ सम्बोधन गर्ने प्रयास गरिँदैन तबसम्म सम्भव होला जस्तो लाग्दैन त्यसले गर्दा समय चाहिँ लाग्छ नै अब अब अब अब निश्चित रूपमा चाहिँ अब यो चार महिनाको जुन समय दियो त्यसमा चाहिँ सम्भव छैन अब यो असम्भव नै कुरा हो एसएमएस गर्नुभएको छ एकजना नाम पठाउनु भएको छैन माओवादी अहिले पनि सेनाका आडमा सत्ता हात पार्ने दाउमा छ भन्ने पुष्टि यसले गर्छ माओवादी नियम कानून सम्झौता मान्दैन र अनमिनको निगरानीमा रहेको र राज्य कोषको दुरूपयोग गर्न मिल्दैन भनेर उहाँले भन्नुभएको छ अब सत्ता कब्जा त अब हो कि होइन तर सत्तामा जाने प्रयत्न त कुन चाहिँ राजनीतिक दलहरूले गरिरहेको छैनन् र मलाई लाग्छ सबै राजनीति दलहरूको अहिलेको अभिप्राय भनेको सत्तामै जाने नै देखिन्छ यही सत्ता राजनीतिले गर्दाखेरि नै गर्दाखेरि नै संविधान निर्माण संविधान लेखन प्रक्रिया अगाडि बढ्न सकेको छैन अर्कोतिर शान्ति प्रक्रियालाई पनि निष्कर्षतर्फ पुर्याउन सकिएको छैन त्यसले गर्दा यो सत्ता केन्द्रित राजनीति नै अहिलेको सबैभन्दा मलाई बाधक हो यो माओवादी लडाको समाजको कुरामा हेरे पनि बेपत्ता मानिसहरूको पत्ता लगाउने कुरामा हेरे पनि सत्यनिर्माण आयोग गठन गर्ने कुरा भए पनि जग्गा कब्जाको कुरा भए पनि सबैतिरबाट हेऱ्यो भने यो सत्तामुखी राजनीति नै भएको छ बाधक भएको देखिन्छ त्यसले गर्दाखेरि अब यो त्यसबाहेक अब राज्य कोषको दुरुपयोग गर्ने भन्ने कुराहरू अब अब अब अनमिनको निगरानीमा छ हामीले अब त्यो लेखेर हामीले हाम्रो आग्रहमा नै अनमिनले गरिरहेको छ निगरानी गरेको त्यसपछि गएर राज्यले रेखदेख गर्ने कुरा शान्ति सम्झौता पनि प्रतिबद्धता जाहेर गरेको कुरा हो त्यो अब गर्नै पर्छ गर्नै पर्छ भइरहेको पनि छ त्यसले गर्दा मलाई लाग्छ अहिलेको सबैभन्दा सबैभन्दा ठुलो बाधक नै भनेको सत्तामुखी सत्ता केन्द्रित राजनीति नै हो त्यसले गर्दा मलाई चाहिँ कोही दलहरू पनि यसमा अछुतो छन् जस्तो लाग्दैन मलाई एसएमएस नै पठाउनु भएको छ रामबहादुर महताराले भरतपुर चितवनबाट राजनीतिमा पनि लाग्न खोज्ने माओवादी सेनालाई नेपाली सेनामा संयोजन गर्दा अप्ठ्यारो पर्ने देखियो भनेर भन्नुभएको छ म के जोड्छु भन्दाखेरि जस्तै यसरी राजनीतिक प्रशिक्षणमा आइसकेका सहभागी गइरहेसकेकालाई चाहिँ अब उहाँले सेनामा बजाउनु भएको छ अथवा सुरक्षा निकायका अङ्गहरूमा हुन्छ नि यसमा जोड्दा भोलि समाजमा लानु लाँदाखेरि चाहिँ कस्तो असर पर्छ लान हुन्छ कि हुँदैन अब के हो भने अब माओवादी लडाकुहरूको अब स्कुलिङको कुरा गरौँ न अब जति बेलादेखि उहाँहरू द्वन्द्वमा लाग्नुभयो प्रत्यक्ष रूपमा अब त्यहाँभित्रको सैनिक संरचनामा लाग्नुभयो उहाँहरू राजनीतिक रूपमा प्रशिक्षित नै भयो त्यसमा कहिले अब त्यो विवाद नै छैन उहाँहरू एउटा विचार बोकेर लड्न हिँड्नु भएको हो त्यसले गर्दा उहाँहरू चाहिँ एकछिनलाई भनौँ नि त अब अरूलाई मैले कसलाई अपमान गर्न खोजेको होइन जागिर खाने या राष्ट्रको सेवा गर्छु भनेर उहाँहरू त्यहाँ जानुभन्दा पनि विचारलाई प्रधान राखेर अब म चाहिँ राज्य परिवर्तन गर्छु भनेर लड्न जानुभएको त्यसले गर्दा उहाँहरूले अहिले जानु र नजानुले उहाँहरूको मलाई चाहिँ वैचारिक रूपमा कुनै फरक पार्दैन तर पनि के हो भने तर जब समायोजनमा जानुहुन्छ त्यसको समायोजनमा जाने बेला भनौँ न अब अहिले नै अब भनौँ समायोजनमा जाने बेला चाहिँ राजनीति विचार बोकेर चाहिँ जान मिल्दैन त्यसले गर्दा नै अहिलेको एउटा प्राविधिक समस्या पनि त्यहाँनिर देखा पर्यो कि भने समूहगत समायोजन गर्ने कि व्यक्तिगत रूपमा इन्डिभिजुअल गर्ने भन्ने कुराको एउटा समस्या नै देखिएको छ अहिलेसम्म एउटा नमिलेको कुरा त्यो पनि हो त्यसले गर्दा मलाई अब राष्ट्रिय सुरक्षा निकायमा गइसकेपछि राजनीतिबाट प्रभावित हुनु हुँदैन एकदम निष्पक्ष हुनुपर्छ राजनीति विचारधारा प्रधान हुनु हुँदैन भन्ने कुरा यो कुनै त्यो संस्थाको काम कार्यशैली देखिनु हुँदैन भन्ने कुरामा कुनै विवाद छैन तर पनि व्यक्तिको विचारै हुँदैन अब भोटै हाल्दैन भन्ने कुरा चाहिँ भएन कुनै सुरक्षा निकायमा काम गर्ने मान्छेहरूले जब भोट हाल्ने अवसर पाउनुहुन्छ उहाँले कुनै न कसैलाई त भोट हाल्नुहुन्छ तर के भने त्यो चाहिँ कसलाई भोट हाल्नुहुन्छ भन्ने कुरा चाहिँ सार्वजनिक हुँदैन त्यसको उहाँको एउटा गोप्य मतदानको अधिकार हो त्यसलाई चाहिँ हामी सम्मान गर्नुपर्छ त्यसले गर्दा राजनीतिबाट प्रभावित भएर या राजनीतिक उद्देश्य पूर्ति गर्नका लागि म समायोजनमा जान्छु र त्यहाँ पनि राजनीति गर्छु भन्ने कुरा चाहिँ मलाई लाग्छ स्वीकार्य हुँदैन त्यो चाहिँ हुनु पनि हुँदैन र राजनीतिबाट मलाई लाग्छ राज्यको सुरक्षा निकायहरू मात्रै हुने कुनै पनि राज्यको कुनै पनि निकायहरू चाहिँ प्रभावित हुनुहुँदैन इलाम धारावानीबाट खेमरा आचार्य हुनुहुन्छ खेमराजी कार्यक्रममा स्वागत छ हजुर नमस्कार हजुर म के मैले के अरे प्रश्न गर्नुपर्ने अतिथिज्यूलाई हजुर हजुर यो सत्ता जुन मोह छ नि हजुर हजुर सत्ता मोहलाई चाहिँ तपाईँको सम्पूर्ण नेकपा माओवादीले त्याग गरेर भिख माग्नेलाई जोगीलाई भिख दिए जस्तै सत्ता चाहिँ अरूलाई दिएर सारा सबै शक्ति केन्द्रित गरेर चाहिँ यो के अरे अनमिनको मेन्डेट अनुसार के अरे सेना संयोजन गरेर एउटा कुनै त्याग गरेर कुनै एउटा सीमा सुरक्षा वा कुनैमा संयोजन गरेर अनि सपमूलक त्याग गरेर चाहिँ यो अवधिभरि नै संविधान बनाएर त्यो संविधान नयाँ संविधान अनुसार चाहिँ नेकपा माओवादीले चुनाव लडेर अत्याधिक मत ल्याएर चाहिँ आमूल परिवर्तन गर्दाखेरि नेकपा माओवादीले के फरक पर्छ हजुर यसै विषयमा बताइदिनुहुन्छ कि भन्ने आशा गर्छु केही पनि फरक पर्दैन जनताको मतदानबाट निर्वाचित भएर आउनु भनेको राम्रो लाग्छ त्योभन्दा वैधानिक उपाय केही पनि हुन सक्दैन जस्तो संविधान सभामा पनि देखियो उहाँहरू एकीकृत नेकपा माओवादी तत्कालीन नेकपा माओवादी चुनावमा संविधान सभा निर्वाचनमा गयो सबैभन्दा ठुलो दल भएर आयो उहाँहरूको विश्वसनीयता नै बढ्यो बढ्यो राजनीतिक उचाइ बढ्यो अहिले सबैभन्दा ठुलो दल भएर रहनु भएको छ अब सत्तामा हो राजनीति मलाई लाग्छ नेकपामा एकीकृत नेकपा माओवादीबाट मात्रै होइन सबै राजनीति दलबाट चाहिँ सत्ताभन्दा पनि राष्ट्र ठुलो हो देश ठुलो हो देशका लागि केही गरौँ भन्ने कुरा भावना अभिप्रेत भएर अगाडि बढ्नुभयो भने मलाई लाग्छ राम्रो हुन्थ्यो अब यो कुनै एउटा दलले गरेर यो प्रवृत्तिको अन्त्य चाहिँ हुँदैन तपाईँ एकछिनलाई हामीले उदाहरण एकीकृत नेकपा माओवादीले हामी चाहिँ सबै शान्ति प्रक्रियामा केन्द्रित हुन्छौँ संविधान निर्माण केन्द्रित हुन्छौँ भनेर उहाँहरू चाहिँ बाहिर रहिदिनु भयो भने अरू राजनीतिक दलको फेरि यही लुसाचोरी सुरु भइहाल्छ त्यसले गर्दा के यो एउटा मलाई लाग्छ हामीसँग भएको एउटा अभाव पनि होला हाम्रा म एकदम सम्मान गर्दै म राजनीति नेताहरूलाई के भन्न चाहन्छु भने उहाँहरू दलको नेता हुनुभयो गुटको नेता हुन सक्नुभयो तर राष्ट्रको नेता राजनेता भएर हुन सक्नु भएन सत्ताभन्दा माथि उठ्न सक्नु भएन त्यही उठ्न नसकेको कारण नै अहिलेको समस्या देखा परेको छ घुमाइ फिराइ के हो भने त्यो सत्तामा जाने अब घुमाइ फिराइ छिर्ने भन्ने जुन एउटा चाहिँ राजनीतिक केन्द्रित राजनीति भएको छ त्यही नै अहिलेको समस्या हो त्यसले गर्दा मलाई लाग्छ केही यस्ता नेतृत्व निक्लिदिनुहोस् जसले चाहिँ सत्ताभन्दा पनि बालुवाटार सिंहदरबार भन्दा पनि माथि उठेर चाहिँ देशलाई केन्द्रबिन्दुमा राखेर केही कामहरू गरिदिनु भने मलाई लाग्छ यसले चाहिँ राष्ट्रलाई नै रूपान्तरणमा सहयोग पुर्याउँछ दाङबाट हुनुहुन्छ कमल घरती कमलजी कार्यक्रममा स्वागत छ हजुर नमस्कार नमस्कार भन्नुहोस् कमलजी हजुर आजको अतिथिज्यूलाई नमस्कार हजुर नमस्कार नमस्कार हजुर नेपालका राजनैतिक दलहरू विवादास्पद विषयहरूमा सैद्धान्तिक सहमति गर्छन् तर व्यावहारिकतामा जालान् भन्ने बेला आफ्नै तौर तरिकाले व्याख्या विश्लेषण गर्ने गर्छन् तपाईँ एउटा द्वन्द विश्लेषक हुनुको हैसियतले अन्तर पार्टीसँगको विवाद कसरी हेर्नु भएको छ र आज हुने एकीकृत नेकपा माओवादीको विस्तारित बैठकमा माओवादी सेना पनि सहभागी हुँदैछन् भन्ने कुराहरू बाहिर आएको छ त्यसले कस्तो असर पार्छ समस्या नै के भने राजनीतिक इमान्दारिता नै हो त्यसैले गर्दा नै हाम्रो राजनीतिक दलहरूको विश्वसनीयता घट्दै गएको पनि हो सम्झौता गर्ने सहमति गर्ने कुरामा मलाई लाग्छ हामी हाम्रो राजनीतिक दलहरूमा कुनै समस्या छैन समस्या नै कार्यान्वयन गर्ने कुरामा हो शान्ति सम्झौतादेखि यता अगाडि आएर त हामीले हेऱ्यौँ भने कति सम्झौता सहमति भयो अब सम्झना पनि गाह्रो हुने भइसक्यो तर कति कार्यान्वयन भयो भन्ने कुरा फेरि औँलामा गर्नुपर्ने स्थिति छ त्यसले गर्दाखेरि राजनीतिक इमान्दारिता त्यसपछि र अलिकति जिम्मेवारीपन राजनीति दलहरूमा आइदियो भने यो चाहिँ अब आइदिनु पर्छ अब उहाँहरूको यही नै अब यसलाई ठुलो समस्याको रूपमा देखिन्छ सँगसँगै अब के भने तपाईँले उठाइहाल्नुभयो म एकीकृत नेकपा माओवादीको विस्तारित भइला भेलामा चाहिँ माओ लडाकुहरू सहभागी हुँदैछन् भन्ने कुरा मलाई लाग्छ यसले अगाडि पनि धेरै भने कुरा भइसक्यो यसमा चाहिँ के हो भने अब अब एकीकृत नेकपा माओवादीको तर्फबाट आएको तर्क चाहिँ जायज नै हुनसक्छ सकारात्मक पनि हुनसक्छ उनीहरूलाई एउटा चाहिँ परिवर्तनका लागि त्यहाँ चाहिँ एउटा प्रशिक्षित प्रशिक्षित गर्ने या एउटा निर्देशनहरू दिने हुनसक्छ हुन पनि सक्छ तर के हो भने यसले चाहिँ उहाँहरू मित्र बाहिर भन्दा पनि बाहिर चाहिँ यसको चाहिँ यसको सन्देश चाहिँ राम्रो गएको छैन त्यसले गर्दाखेरि मलाई लाग्छ यस कुरामा चाहिँ अझै पनि मलाई लाग्छ एकीकृत नेकपा माओवादीले माओवादी एकीकृत नेकपा माओवादी लडाएकोहरूलाई चाहिँ लाई भेलामा सहभागी नगराएर क्यान्टोनमेन्टमा फर्काउने चाहिँ प्रक्रिया अगाडि बढायो भन्ने मलाई यसले चाहिँ राम्रै सन्देश दिन्छ अलिकति माओवादीको नियतकै कुरा गरौँमा छोटो मलाई भनिदिनुहोस् न जस्तो आज यो विस्तारित बैठकमा यो हुनेमा चाहिँ अब तीनवटा मुख्य दलमा मुख्य नेता माओवादीका प्रचण्ड बाबुराम र मोहन वैद्यले बेला बेला प्रतिवेदन प्रस्तुत गर्नुहुँदैछ त्यसको मुख्य सार चाहिँ सबैको चाहिँ अन्त्यमा चाहिँ जुन कुनै बाटो अप्नाएर विद्रोहमा जाने भनिएको छ यो सेना लडाकु शिविरका लडाकुलाई यसरी सहभागी गराउनु भनेको त्यो विद्रोहमा जाने बाटाका लागि एउटा प्रशिक्षित एउटा बाटा बाटा बनाइरहने त्यो नियत चाहिँ हुन्छ कि हुँदैन मेरो आशंका मात्रै अब त्यो विद्रोह भनेको के भने अब खास गरी अब कम्युनिस्ट विचारबाट प्रभावित व्यक्तिहरूले त्यो विद्रोहलाई विभिन्न हिसाबले प्रयोग गरेर देखिन्छ अब यो विद्रोह भनेको हामी सामान्य रूपमा हामीले प्रयोग गर्ने विद्रोह मात्रै हो जस्तो लाग्दैन उहाँहरूले त्यसले गर्दा मलाई के लाग्छ भने यो कुनै विद्रोहको तयारी भन्दा पनि अब यहाँ राजनीतिक सङ्गठनमा कसले आफ्नो नियन्त्रण राख्ने भन्ने कुरा नै होला पार्टीभित्रको नियन्त्रण राख्ने कुरा होला अब विद्रोह भनेको उहाँहरूको मलाई लाग्छ अबको विकल्प भनेको शान्तिभित्र शान्तिपूर्ण विद्रोहभन्दा अर्को उपाय छैन अब मलाई चाहिँ अब सशस्त्र विद्रोहको सम्भावना छैन उहाँहरू मलाई लाग्छ गर्ने भनेको शान्तिपूर्ण विद्रोह नै हो शिविरका लडाकु पार्टीको विस्तारित बैठकमा सहभागी गराउनु कति औचित्यपूर्ण छ भन्ने विषयको श्रेखरमा कुराकानी गर्दैथ्यौं हामी कुराकानी गर्दैथ्यौँ द्वन्द्व विश्लेषक शोभाकर बुढाथकीसँग यहाँलाई धेरै धेरै धन्यवाद छ शोभाकरजी धन्यवाद यहाँहरूलाई हामीलाई एसएमएस र फोन गर्नुहुने श्रोतालाई धेरै धन्यवाद दिन चाहन्छौ तपाईँको उत्साहका लागि हामी नेपाल चौतारीको अन्त्यतिर आइसकेका छौँ नेपाल चौतारी देशभरिका विभिन्न स्थानीय रेडियो स्टेशनसँग सहकारी गरी एन्टेना फाउन्डेसन नेपालले उत्पादन गर्छ यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय एफएमबाट प्रत्यक्ष सुन्न सकिन्छ आउँदो शुक्रबार बिहान आठ बजेर दस मिनटसम्मका लागि नेपाल चौतारीको उत्पादन टोलीसँगै म कल्पना भट्टराई पनि बिदा हुन्छु नमस्कार